नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ ना ना ना श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी एउटा कथा लिएर आइपुगेका छौँ आज कथाकार लेनिन बन्जाडेको कथा अफियरगंजको वाचन सुनाउनेछौँ यसका धेरै पाठकको अनुरोधमा हामीले यो कथा वाचन गर्दैछौँ यो कथा गएको शनिबार नागरिक दैनिकमा प्रकाशित भएको कथा हो कथाकार लेनिन बन्जाडेका धेरै कथाहरू विभिन्न पत्रिकामा प्रकाशित भइसकेका छन् यसअघि पनि हामीले उहाँको फ्लाइट नम्बर सात सय सात र अर्को कथा डल्लो पनि वाचन गरेर सुनाएका थियौँ आज कथाकार लेनिन बन्जाडेको कथा अफियरगञ्जको वाचन अब सुरु हुन्छ बिहान नउठ्दै प्रमिलाले फोन गरी भनेको थिएँ घरमा हुँदा कहिल्यै मोबाइलमा घन्टी नबजाउनु मोबाइल मेरै सिरानी मुनि थियो भाइब्रेसनमा घन्टी बजेको सुनेर बुढीले उठाएको भए मेरा दिन सकिन्थे मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै आपद विपदका आविष्कार थिए होलान् साइलेन्ट मोड नहुँदो हो त कतिको उठी बास लागिसक्थ्यो होला जुरुक्क उठेर बाहिर निस्कँदै थिएँ बुढीले सोधी कहाँ जान लाग्नुभयो भने चियाको साह्रै तलतल भयो दुध ल्याउन जान्ला ऊ मुसुक्क हाँसेर भान्सातिर छिरी म हतार हतार गेट बाहिर निस्केर कल ब्याक गरेँ घरमा हुँदा फोन नगर भनेको होइन कस्तो नबुझेको उसले हेलो पनि भनिन सक्दै मैले हकारेँ बुढीले थाहा पाएँ भने मलाई पुर्छे मेरो कुरा सुनेर उसलाई जङ चलेछ सधैँ सुरीले लाग्ने प्रमिला एकाएक बम्की बुढीको त्यस्तै डर हुने भए के खान लभ गर्दै हिँड्नु पर्यो म पछि लाग्दै आक्यौँ र उसले यसरी मलाई अहिलेसम्म हकारेकी थिएन यसरी पातेर बोलेकी पनि थिएन मलाई पनि झोक चल्यो धेरै निपुर निपुर नगर को पछि लाग्यो र तिम्रो आफै हाई भन्दै मेसेज गरेकी होइनौ दोष मलाई हाउ ह्यान्डसम भन्दै कमेन्ट गर्दै म हिँडेका थिएँ सासेर फेरि दुई शब्द व्यक्त गरे मोबाइल टुँ टुँ टुँ गऱ्यो काटिएछ मोबाइलको टुप्पामा छ बजेर दस मिनट गएको जनाउ थियो थ्री जी अन र एउटा ट्विट ठोकेँ फोनै काटेर मरी तैट पसल गएर दुध किने एउटा चुरो सल्काएर टुच्च पेटीमा बसेँ मोबाइलमा टुङ्गो नोटिफिकेसन आयो यसो हेरेँ साधना फेभरेटेड यो ट्विट भनेको रहेछ साधना लौ सत्यानाश बुढीले पो फेप ठोकिन्छ अनुहारमा एकाएक कुइरी मण्डल नाच्यो दिमागले केही मेसो पाएन हतार हतार डिलिट गरे बुढीले सोधे के जवाब दिने होला भन्ने चिन्ताले होस उडायो प्रमिलाको नाम प्रमोद भनेर सेभ गरेको थिएँ तर पनि डिलिट गरिदिएँ अनि प्रभातलाई डायल गरेर एकछिन कुरा गरेँ प्रमोद आफ्नै कारणले भयङ्कर तनावमा थियो साधनाले नै हिजो एकपटक प्रभातसँग कुरा गर्न भनेकी थिए उसले कदाचित मोबाइल हेऱ्यो भने पहिलो कल प्रभातकै हुन्थ्यो बचिन्थ्यो लुसुकको कोठा गए साधना भान्सामा गीत सुन्दै पकाउँदै थिए बिस्तारै ढोका खोलेर दुध दिएर सुरु सुरु बेडरुम आए साधनाको अनुहार हेर्नै सकेको थिएन कोही केही बोलेन न म बोले न ऊ साधना भान्सामा गीत गुनगुनाउन थाली सुरुमा नारायण गोपालको एउटा मान्छेको मायाले कति गीत झैँ लागेको थियो होइन रहेछ लय उही लिरिक्स फरक रहेछ उसले गाउँदै थिए एउटा मान्छेको ट्विटले कति फरक पार्दछ जिन्दगीमा एकछिन त ग्लानीले सिलिङमा झुन्ड्यौँ झुन्ड्यौँ भयो उठेर भान्सामा गएँ फेप्टो किचेरले फेरि केही नभए चाहिँ सामान्य पारामा बोले त्यही हिजोका कुरा गर्न प्रभातलाई फोन गरेको काटिदियो साला ट्विट लेख्दा झुक्किएछ फालिदिए म गिच्चा आँसेँ उसको आँखामा बोधक चिन्ह झुन्डियो र पनि उसले मेरो मोबाइल थुतेर हेरिन मैले ऊबाट त्यस्तो कुरा लुकाएको थिएँ जुन कुरा उसले थाहा पाए भने जिउँदै मर्थे म उसलाई कहिले मार्न चाहन्नथेँ संगी सारी गुलाबी चुनरिया रे मोहे मारे नजरिया सबरिया रे मोहे मारे नजरिया सबरिया एक बिहानैको फोन काण्डपछि लगभग बाह्र बजेसम्म प्रमिलालाई फोन टेक्स्ट अफलाइन मेसेज केही पनि पठाइन ऊ मलाई ज्यानभन्दा बढी माया गर्थे म नि उसलाई धेरथोर माया गर्थे हामी बिच घोषित सम्झौता थियो मैले हिन्ट नदिँदासम्म उसले फोन मेसेज केही नगर्ने आज उसले सम्झौता उल्लङ्घन गरेकी थिए सम्झौता तोड्नु भनेको सम्बन्ध तोड्नु जत्तिकै ठुलो गल्ती थियो सोच्दै थिएँ स्मिताको टेक्स्ट आयो मैले फेसबुकमा फोटो राखेकी छु नि हेर न यसको सोझो आग्रह थियो लाइक गर न मैले फेसबुक खोलेर उसको प्रोफाइल पिक्चरमा लाइक ठोकेँ एक दर्शो कमेन्ट पनि लेखेँ वाउ अमेजिङ सर्ट गुलाबी उत्तिखेर मेसेन्जरमा पानको पात ठेलेर पठायो उसले हेर न दस मिनट भयो राखेको पचास लाइक्स पुगिसकेछन् वा कङ्ग्रेट्स मैले स्माइलीसहित बधाई दिएँ कस्ति राम्री देखेँ कि मोरी टोप्दिउँ उसले हाँसेको हे हे हे लेखेर पठाई यसको स्पष्ट उत्तर थियो आइज मोरा टोकेर जा मैले दिउँसो बालोटारमा कफी खान बोलाएँ उसले हत्त नपत्त अर्को पानको पात पठाई स्मिताले शब्दभन्दा बढी स्माइली र इमोजी पठाउँछे कहिलेकाहीँ लाग्छ ऊ यस्तै मेसेन्जरभित्र हराएको एउटा यन्त्र हो जसमा बनी बनाउ संवेदना त छ जीवन छैन ऊ मसँग यस्तै च्याटमा भेटिएकी हो च्याटमा मैले नै बोलाएको हुँ उसलाई पिपल यु मे नोमा चिटिक्क परेकी सुन्दरी देखेर रिक्वेस्ट मैले नै पठाएको हुँ एक्सेप्ट भएपछि उत्तिखेरै मेसेन्जरमा थ्याङ्क्स फर एक्सेप्टिङ भनेर पठाएको पनि मैले नै हुँ उत्तरमा यु लुक सो क्युट भनेर उसले पठाएकी हो त्यसपछि चल्यो चलिरह्यो त्यस यता ऊ र म चारपटक नगरकोटका डाँडामा हुँ हौ कतिपटक उसले मलाई स्कुटीमा बसाली कतिपटक मैले मागेको बाइकमा उसलाई टाँसेँ तर जतिपटक ऊ मसँग नगरकोट गई त्यतिपटक उसले भद्रकाली गएर सिउँदो भएर भनेर कर गरे मारे नजरिया म सधैँ भन्थेँ यसमा हामी सधैँ बिहे नगरी बस्न सक्दैनौँ माया त विवाह भन्दा नि पवित्र बन्धन हो ऊ अर्कैतिर फर्केर ठुस्स पर्थे म आफ्नो बुताले भएसम्म उसलाई फकाउँथेँ मैले फकाउँ भनेर ऊ धेरै पटक त्यसै रिसाए चाहिँ गर्थे भन्थे तिमीले फकाएको कस्तो मनपर्छ मलाई म पनि थपिदिन्थेँ तिमी रिसाएको नि खुब मनपर्छ मलाई निच्चा हाँसेर फेरि भन्थे अनि बिहे नगरी पेट बढ्यो भने नि म एकछिन लजाए चाहिँ गर्थेँ र भन्थेँ पिरतीको छाता उडाउँला नि ऊ लाजले बुत्तुक्क हुन्थे जाऊ मैं तो बलिहारी जाऊं मैं तो बलिहारी मोबाइल हेरेँ प्रमिलाले मेसेज पठाएकी रहेछ सरी जानु नरिसाउन ल मैले केही रिप्लाई गरिनँ आधा घन्टापछि फेरि टुङ्ग बज्यो जानु प्लिज रिप्लाई गर न अबदेखि कहिले फोन गर्दिनँ सरी मलाई बिहानको कुरा सम्झेर त्यसै झोक चलिरहेको थियो बिना स्माइली लेखेँ इट्स ओके त्यतिले उसको चित्त बुझेनछ फेरि मेसेज गरी कल गरौँ मैले रिप्लाई नगरी कल गरेँ पहिलो रिङमै उठाएँ सरी जानु नरिसाउन ड्याडीलाई फेरि अट्याक भयो गङ्गालालको आइसियुमा राखेका छन् गरिब जाऊं मैं धोबे बरिहारी त्यसपछि उसको बोली रोकियो मलाई चसक्क भयो प्रमिलाका बुबालाई यो तेस्रो अट्याक थियो उनी महाराजगञ्जका नामी व्यापारी हुन् प्रमिला एकमात्र छोरीबार हुन सक्छ उनलाई बेला बेला मुटुमा बज्र परिरहन्थे प्रमिला भन्थे ड्याडीले छोरा पाउनु कति ट्राई गर्नुभयो तर भएन त्यसपछि मलाई छोरा जस्तै बनाएर हुर्काउनु भयो त्यही छोरा जस्तै हक्की भएर होला प्रमिला मसँग नजिकी त्यो एक दिन सुन्दराबाट बाँसबारी जाने माइक्रो चढे माइक्रो भन्नु मात्र थियो काठमाडौँमा मम बन्ने राँगा कोचे चाहिँ थियो म माइक्रोको दोस्रो पङ्क्तिमा बसेको थिएँ छेउमा अद्वैंसे महिला थिइन् जमल पुगेपछि माइक्रो अडियो अटेस मटेस गर्दै एउटी केटी सिरी माइक्रोको छत बाहेक कतै खाली ठाउँ थिएन र पनि ऊ कसै गरी झुन्डिएका केटा छिचोल्दै मेरो सिट छेउ आए माइक्रोभित्र खुट्टा टेक्न पाउँदा कहिलेकाहीँ अचम्मको सुखानुभूति हुन्छ यस्तोमा फोक्सोलाई पुग्ने गरी सास फेर्न पाउनु ठूलो उपलब्धि हुन्छ झन् सिटमा बस्न पाउनु जत्तिको भाग्यमान यो ग्रहमा अरू कोही हुन्नन् म एक सुरले मोबाइल चलाउँदै थिएँ बायाँ काँधमा कसैले आयो हेलो तपाईँ उठ्नुहोस् त त्यो केटीले हक्कारे चाहिँ भने किन उठ्नु मैले सहज उत्तर दिएँ त्यहाँ लेखेको देख्नु भएन उसले चोरौलाले माइक्रोको भित्तामा लेखेको देखाएँ पुलुकको भित्तातिर हेरेर चुपचाप सिटबाट उठेँ म मैला सिटमा बसेको रहेछु हुलमुलमा यादै भएन लाजले पानी पानी भएर छेउ लागे वरपरका मान्छे मुसु मुसु हाँसे भित्रभित्रै लाज रसायो र म नेतृत्व भिजे गरिब की इच्छा पूरा न कर दो तुम तो गरिब न म उठेपछि ऊ टुस्सुको बसी र ब्यागबाट मोबाइल चेकी म उसकै सिटको सपोर्टमा अडेस लागेर उभिएँ एकछिन टेम्पल रन खेली र मोबाइल बन्द गरी अलिबेरमा फेरि मोबाइल अन गरेर फेसबुक खोली मेरो आँखा उसका मोबाइलमा अडिएका थिए टक्क ऊ घरिघरि नोटिफिकेसन हेर्दै मुसुक्क हाँस्थे र भयभरका कमेन्टलाई एक एक लाइक गर्थेँ मेरो आँखा कतिखेर पनि उसको मोबाइलबाट टाढिएनन् उसले फोटो राखेकी रहेछ कमेन्ट गरि नसक्नु थिए उसले हरेक मान्छेलाई मेन्सन गर्दै रिप्लाई गर्दै थिए कमेन्ट पोस्ट गर्दा मैले उसको नाम ठम्याएँ प्रमिला डङ्गोल जाऊ मैं धोबे आ घर घर हत्तनपत्त सर्च गरेर उसलाई एड गरे त्यसपछि पहिलो हाई उसैले पठाए आज बिहान फोन गर्ने त्यही क्रमिला थिए त्यति धनीबाउकी चोरी भएर पनि ऊ माइक्रोमा कसरी कोचिएर किन हिँड्थे मैले कहिले सोधिनँ उसलाई स्मिता टुप्लोको अमेजन क्याफे सिरी अस्ति मैले नै एघार सयमा किनिदिएको स्कर्ट लगाएर आइछ उसको शरीर देखेर मेरो नाभिनेर सधैँ गाँठो गर्छ मलाई स्मिताभन्दा उसको जिउडाले तान्छ मलाई कफी सिनित्तै पारेर गङ्गाजलाल जान हतारो थियो मान्छे आउजाउ गरिरहने भएकाले मलाई अरूले चिन्छन् कि भन्ने डर सधैँ भइरहन्छ त्यसरी उसलाई भित्रको क्याबिनमा लगे कस्तो राम्री देखेँ कि मोरी गालामा चिमोट्दै लाडे पल्टिए क्वाप्पै निलो जस्तै ऊ पनि लाडिए मैले उसको गाला चिमोट्दा सधैँ राति हुन्छे आज पनि भए निलन्त अनि उसलाई ओर ताने र कानको निर सासै सासले भने भोलि ककनीतिर जाम न त्यहीँ छु उसले आँखा चिम्म गरी मेरो ओठ उसका कानैमा थिए मैले हरेक पटक उसको कानमा सास पुग्दा उसको धडकन बढिरहेको थियो उसको धडकन बढ्दा मेरो शरीरमा काँडा उम्रिन्छन् जिब्रोले बिस्तारै कान चलाइदिए उसले मलाई चपक्क टाँसी खोजीमा मोबाइल घ्यार घ्यार गऱ्यो भाइब्रेसनमा थियो र आवाज सुनिएन स्मिता र म असिन पसिन थियौँ वैशाखको गर्मीलाई पर भित्तामा घुमिरहेको पङ्खाले कसै गरी चिस्याउन सकेको थिएन झिकेर बिस्तारै हेरेँ साधनाले गरेकी रहेछ कामै नपरि उसले फोन गर्दिनथे फोन काटेर मेसेज पठाएँ मिटिङमा छु अहिले कल ब्याक गर्छु एकछिनमा उसले रिप्लाई गरी प्रभातले सुसाइड गरेछ मेसेज देख्ने बित्तिकै मुटु ठप्प अडिए चाहिँ भयो कञ्चटका नसामा मेट्रो रेल कुदे चाहिँ भयो शरीर एकाएक यसरी चिसियो कि मानौ म बरफै बरफमा नाङ्गे चिप्लेटी खेल्दैछु हतार हतार कलब्याक गरेर आत्तिएर सोधेँ के भएर कहाँ साधना पनि उस्तै आत्तिएकी थिए निकै बेर अडिएर उसले भने कारण थाहा छैन तर त्यही हो कि जस्तो शङ्का छ म त्यतै जाँदैछु उसको त्यही हो कि भन्ने वाक्यले मलाई एकाएक धरराको टुप्पोबाट भुइँमा फसायो निधारका हरेक छिद्र रसाएर बगे स्मिता बेखबर थिए उसका हात मेरा अङ्ग अङ्गमा सलबलाइरहेका थिए घरमै हो काँपेको स्वरमा सोधे साधनाले अँ भनेर फोन राखे श्रुति सम्वेगमा तपाईँ कथाकार लेनिन बन्जाडेको कथा अफियरगञ्जको वाचन सुनिरहनु भएको छ यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको सप्तरङ्गी एफएम ग्लोबल एफएम र एफएम म्युचिट्युन्स दरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम उदयपुरको त्रियुगा एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरीको सप्तकोशी एफएम सिन्धुलीको सिद्धबाबा एफएम रेडियो बर्दिवास खोटाङको हलेसी एफएम सर्लाहीको रेडियो एकता मुक्तेश्वर एफएम र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र जाल्पा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम र रेडियो आवाज चितवनको रेडियो अर्पण रेडियो त्रिपणी र रेडियो चितवन र नवलपरासीको नवलपुर एफएममा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग दमौलीको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको काठमाडौँको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम रेडियो प्युठान दाङको radio Madhyapaschim radio Prakriti FM radio Hapure र रेडियो नयाँ युग एफएम बुटवालको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा अर्घाखाँचीको रेडियो देउराली कपिलवस्तुको रेडियो बुद्ध आवाजबाट पनि एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ त्यस्तै बाँकीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती अछामको रेडियो रामा रोशन जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलेरियाको Phulbari FM Kailali FM radio Appi सुर्खेतको रेडियो बेरी र बुलबुले एफएम बैतडीको रेडियो सनसेर दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिकार्जुन हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र रेडियो नारी आवाज कालीकोटको रेडियो नयाँ कर्णाली र कञ्चनपुरको रेडियो राष्ट्रिय र रेडियो नागरिकबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज लेनिन बन्जाडेको कथा अफियरगंजको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ प्रभात र उसकै अफिसको एउटी केटीको अफियर एक कान दुई कान हुँदै अञ्जनाका कानसम्म आइपुगेको थियो प्रभात र अञ्जनाको सम्बन्ध हाम्रो मात्रै होइन वरपरका हरेक टोलमा उदाहरणीय थियो दुई बीचको मिलाप आरिस लाग्दो थियो दुवैले दुवै सामु केही लुकाउँदैन थिए हरेक कुरा साझा हुन्थे तर प्रभातले अञ्जनासँग एउटा कुरा लुकाएको थियो जुन मलाई मात्रै थाहा थियो मलाई मात्रै थाहा भएको त्यही कुरा हिजो टोल टोल हुँदै अञ्जनाका कानसम्म आइपुगेको थियो त्यो खबर साधनाले पनि सुनिर मलाई भने एकपटक प्रभात बाबुसँग राम्ररी कुरा गर्नुहोस् न नाकै काटे यो उमेरमा साधनाले त्यसो भनिरहँदा म प्रति उसको बेजोड भरिस सझल्किन्थ्यो उसलाई लाग्दो म जतिको माया गर्ने र सोझो लोग्ने यो संसारमा कोही छैन छैन पनि म साधनालाई असीमित माया गर्छु मायाको पनि सीमा भइदिएको भए मैले उहिले त्यो लक्ष्मण रेखा नागिसकेको हुन्थेँ तर मैले प्रभातलाई सम्झाउन सक्दिनँ थिएँ किनकि म पनि त्यही बाटोमा थिएँ कतै सही बाटोमा हिँडेको मान्छेले मात्रै अरूलाई सही बाटो देखाउन सक्छ अनिश्चित बाटोमा लर्खराउँदै हिँड्नेले अरूलाई कसै गरी सही दिशा देखाउन सक्दैन म पनि प्रभातलाई सही बाटो देखाउन सक्दिन थिएँ मलाई अभाग देखेर स्मिता आत्ती मेरा हात थरथर काँपिरहेका थिए उसले च्याप्प समाति के बुझानु कसको फोन थियो न्यापकिनले मेरो निधारको पसिना पुस्ते लत्रिएको स्वरमा बोली बोल न के म केही बोलिनँ वेटरले कफी ल्याएर राखिदिएछ त्यो पनि देखिनँ जुरुक्क उठेर बाथरुम गएँ मुखमा पानी छापेँ ऐनामा अनुहार पनि हेर्न सकिनँ लाग्यो ऐना हेरेँ भने यसले मेरो आफ्नै अनुहार देखाइदिन्छ म सोझो आँखाले आफूलाई हेर्न सक्दिनँ थिएँ बाहिर आएर स्मितालाई भने जानु तिमी कफी खाँदै गर ल समथिङ ब्याड ह्यापेन्ड म निस्केँ अस्मिताले आँखा फट्याएर हेरिरहे के भो भनेर पटक पटक सोधी म नसुने चाहिँ गरेर निस्केँ पछाडि फर्केर हेरिन पनि बस कुरिन ट्याक्सी चढेँ बालवाटारबाट राष्ट्र बैङ्क हुँदै नक्साल निस्कियो प्रमिलालाई फोन गर्छु भनेर मोबाइल झिक्दा पो झस्केँ गोजीमा मोबाइलै थिएन ट्याक्सीभित्र आँखाले देख्न सक्नेसम्म सबैतिर खोजेँ भेटिनँ च्वाट्ट सम्झेँ मोबाइल क्याफेको टेबलमै छोडेछु सायद आत्तिएर ट्याक्सी घुमाउनु भने ट्याक्सी तुफान झैँ कुद्यो दौडिएर क्याफेभित्र छिर्ने बित्तिकै म एकाएक ओइलाएँ स्मिता टेबलमा घोप्टो परेर सुकसुकाइरहेकी थिए उसको दाहिने हातमा मेरो मोबाइल थियो मेसेज बक्समा प्रमोद नामको थ्रेड खुला थियो हातबाट झ्वाट्ट मोबाइल थुते स्मिता झस्केर जुरुक्क उठेर मलाई देखी त्यसपछि उसको आँखामा आँसुको मूल फुट्यो मोबाइल हेरेँ प्रमोद भनेर नाम सेभ गरिए पनि त्यो प्रमिलाको मेसेज थियो लेखेकी थिए जानु कथा छौ मिसिङ यु ब्याडली छिटो न लभ यु टु मच मेसेजको अन्तिममा चुम्बनको स्माइली पनि ठेलेकी थिए स्मितालाई भेट्न जाँदा म उसकै मोबाइल नम्बरका अन्तिम चार अङ्क सेक्युरिटी कोड राख्थेँ प्रमिलालाई भेट्न जाँदा उसको दुबईको अगाडि त्यही कोड थिचेर देखाउँदै मोबाइल खोल्थेँ त्यसो गर्दा उनीहरू बुझ्थे मेरा मनमा उनीहरूप्रति कति धेरै समर्पण छ स्मिता र प्रमिला बीच धेरै असमानता थिए समानता एउटा मात्रै थियो उनीहरूले माया गर्ने मान्छे म स्मितालाई म विवाहित भन्ने थाहा थिएन उसँगको पहिलो दिनकै च्याटबाट यो झुटको सुरुवात भएको थियो घात त्यहाँ हुन्छ जहाँ विश्वास हुन्छ स्मिताले मलाई विश्वासले शरीर सुम्पिएकी थिए मैले उसमा घातको नमेटिने छाप हानेको थिएँ उसको अनुहार हेर्न सकिनँ ऊ थच्चको कुर्सीमा बसेर फेरि घोप्रो परेर रोएँ म जड झैँ उभिएँ ठिङ्न न दौडिएर भाग्न सक्थेँ न स्मिताको काँध थपथपाएर नरौ भन्न सक्थेँ यति बेला मलाई जीवनकै सबैभन्दा गहन तत्त्वबोध भयो माया भनेको त मानसिक यातना पो रहेछ पैसा कमाउन सजिलो छ मान्छे र इष्टमित्र कमाउन सजिलो छ विश्वास कमाउन सजिलो छ तर भरोसा कमाउन कहिल्यै सजिलो छैन सजिलो छ त गुमाउन अविश्वासको सानो छिटाले भरोसाको पर्खाल निमेषमै भत्काइदिन्छ म त्यही भत्केको पर्खाल चाहिँ लत्री केस्मितालाई में दिल तोड़ने वाला चल हम भी तो पड़े हैं राहों में हम भी तो पड़े हैं राहों में उल्पति की नई मंदिर को चला धेरै बेरपछि स्मिता जुरुक्क उठी र सिधा मेरो आँखामा हेरी मेरो आँखा उसका आँखा नाक घाँटी हुँदै पैतालासम्म गएर अडिए को हो प्रमोद भन्ने हिक्का हिक्का गर्दै उसले सोधी भन सुमन मलाई त्यति अबुझ सम्झ म केही बोलिनँ मसँग बोल्न बाँकी शब्द केही थिएनन् सरी यसमो मैले उसलाई अङ्गालोमा तानेर अठ्याएँ हम भी तो पड़े हैं राहों में हम उसले मलाई अँगालोबाट उत्याइदिए म नबोली फरक्क फर्केर ट्याक्सी चढेँ ट्याक्सी फेरि बेपत्ता तुफान चाहिँ उकियो मेरो मनमा पनि त्यस्तै तुफानको हुन्डरी चल्यो छटपट्टि बढेपछि मन घुमाउन मोबाइल गरेँ आँखा सोझे कल डिलेटमा गएर अडिए त्यसपछि मेरो आँखा अघि एकाएक कालो पर्दा झऱ्यो भने रिङ्गटा लाग्ला चाहिँ भयो फोन भन्थ्यो दस मिनट अघि मात्रै प्रमिलालाई फोन डायल भएको छ मैले गरेको थिइनँ यसको अर्थ स्मिताले प्रमिलालाई फोन गरेकी थिएँ दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं राह में हम भी तो पड़े हैं राह में उल्फत की नई मंजिल तो चला पत्तन पत्तक कल गरेँ दोस्रो घन्टी नजाँदै प्रमिला पड्की सुमन त्यो स्मिता भन्नेको मेरो घाँटीमा एक्कासी सनासोले च्यापे चाहिँ भयो हेलो हेलो हेलो केही सुनिएन भनेर झ्याप्प फोन काटिदिए उत्तिखेर प्रमोद कलिङ आयो उठाएर सुने मात्रै उताबाट फेरि प्रमिला पड्किए भन सुमन अब ढाँटेर केही फाइदा छैन ह्या कोही होइन हो लामो सास फेरेर बिस्तारै बोले एकजना बहिनी हो कि अफिसको प्रमिलाले पत्याइन झनै जोडले चिच्चाई नाटक नगर कोही बहिनीले म गर्लफ्रेन्ड हुँ भन्दैनन् त्यो स्मिता भन्नेले हाक्का हाकी म सुमन कि गर्लफ्रेन्ड हुँ भने त्यस्तो मेसेज पठाउने त को भनेर उल्टै मलाई हकारी तिमीलाई थाहा छ म कति इम्बारेस्ड भएँ फिर आज है क्यों हम बेगाने तेरी बेरहम निगाहों में दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं राहों में हम भी तो पड़े हैं राहों में उल्फत की नई मंजिल फेरि घाँटीमा उसिनेको सिङ्गो आलु अड्केचे भयो बुक सुकेर प्याक प्याक भयो यतै पानी खाम्न ट्याक्सी ड्राइभरलाई पछाडिबाट कोट्याएँ उसले पानीको बोतल दियो उता फोनमा धेरै बेरसम्म सोक्क सोक्क गरेको मात्रै सुनियो ट्याक्सी नक्साल काटेर कमलादी चिरिसकेको थियो वैशाखको घामले मलाई बाहिर मात्र होइन भित्र नसा नसासम्म पोलिरहेको थियो भने सरी त्यसपछि टो टो टो आवाज आयो फोनको राधिका प्रभातको घरमा पुलिस आएर सोधपुछ गर्दै थिए म बरन्डामा र चिच्चाइरहेकी अन्जना छेउ टुसुक्क बसेर आँसु झार्दै थिएँ मान्छे को आउँथे र अन्जनालाई ढाडस दिँदै आफै पिलपिल गर्थे उनी एकछिन चुपचाप लाग्थिन् र फेरि घोप्टो परेर सुकसुक आउँथिन् त्यहाँ आउने मध्ये धेरै जसो भन्थे यस्तो राम्रो खाइलाग्दो जोडीमा कसको आँखा लागेछ साधना पनि दौडिँदै आइपुगी घोप्टो परेर रोइरहेकी अन्जनालाई गुवाममा अँगालो हालेर आफू पनि भक्कानी म सबै तमासा हेर्दै थिएँ उठेर अलि पर गुचुप्प उभिएका मान्छे छेउ गए उनीहरू गुनगुन गर्दै थिए पेट बोकेको रहेछ अहिले कहाँ चाहिँ कसैलाई थाहा छैन पुलिसले मुछुल्का उठाउँदै थियो भित्र बैठक कोठामा मुखबाट फिज निकालेर प्रभात लम्पसार परेको थियो उसको गोजीमा भेटेको कागज निकालेर इन्सपेक्टरले सर र पढ्यो र सरासर अन्जना सामु गयो उनी उठेर कागज हेर्न सक्ने अवस्थामा थिएनन् सर हेर्न मिल्छ इन्सपेक्टर सामु गएर बिस्तारै सोधेँ म उसको नजिकको साथी हुँ सुमन इन्सपेक्टरले मलाई भित्र कोठामा लगेर चिठी थमाए पढेर मेरो आँखा रसाए चिठीमा लेखिएको थियो प्रिय अञ्जना मलाई थाहा छ तिमी यो चिठी पढ्न सक्दिनौ यो पनि थाहा छ तिमी हरेक क्षण यो चिठी सिरानी मुनि राखेर रोइरहनेछौ यो चिठीले झार्ने तिम्रो आँसु मैले देख्ने छैन मेरो सामु बिदा खस्ने तिम्रो आँसु म पुस्न सक्दिनथे मलाई माफ गर मैले जीवनमा ठुलो केही चाहिँ सम्पत्तिको पछि म लागिनँ तिमी जस्तै जीवनसाथी हुनु नै मेरो सम्पत्ति थियो तर मैले त्यो सम्पत्ति जोगाउन सकिनँ म बहकिएँ मान्छु म असन्तुष्ट प्राणी हो मेरो मन सन्तोषी छैन त्यसको मूल्य म आफै चुकाउँदैछु तिम्रो आफ्नो सम्पूर्ण जिन्दगी छ जसलाई तिमीले सुन्दर सपना चाहिँ सजाएर राखेकी छौ मलाई लाग्छ म तिम्रो सपनामा सधैँ नचाहिने पात्र बनेर आइरहनेछु मायासँगै सम्मान मागेर कहिल्यै पाइन्न म पनि त्यो दृष्टता गर्न सक्दिनँ मैले हरदम तिम्रो सामिप्यता चाहँदा चाहँदै पनि बहकिएँ सरी घण्टा दिन हुँदै हप्ता बित्यो अञ्जना हरेक दिन जसो साधनालाई भेट्न आइरहन् उनी नआउँदा साधना पनि भेट्न गइरहे हरेक भेटमा अञ्जना भक्कानेर भन्थिन् मबाट के अपुग भएर त्यस्तो भयो साधना एकपटक मसँगै सेयर गरेको भए बरु चुपचाप सहिदिन्थे र बिर्सिदिन्थे कमसेकम लोग्ने आफ्नै साथमा त हुन्थ्यो उनको कुरा सुनेर साधना पनि पिलपिल गर्थे म चुपचाप सुनिरहन्थेँ एक दिन अञ्जनाले मसँग सोधिन् तपाईँ त्यस्तो मिल्ने साथी केही थाहा थिएन बाबु उनको प्रश्नले मलाई भित्रैसम्म हल्लायो थिएन बाउजू झुटो बोले थाहा भएको भए यस्तो हुँदै दुःखै हुन्न थियो नि उनले तर्र आँसु झारिन् तपाईँ जस्तो मान्छेका साथी किन त्यस्ता भए हिकेकाउँदै भनिन् यही सोचेर त मेरो मन पोल्छ प्रभातको अनुहार सम्झेर आँखा जिम्म गरे सायद नाङ्गो आँखाले म अञ्जनालाई हेरिरहन सक्दिनँ थिएँ उनलाई ठाडो नजरले हेर्न सक्ने ल्याकत मेरो आँखामा थिएन दुष्कर्मको रापले मलाई जलाएर खरानी बनाइसकेको थियो मोरे बाके झलिया मोरे बाके खोजीको मोबाइल घ्यारेर गऱ्यो बाथरुम जान्छु भनेर निस्केँ हेरेँ मेसेजको नोटिफिकेसन रहेछ हाई सुमन कता गायब भेट्ने होइन नचिनेको नम्बरबाट मेसेज रहेछ तिम्रो कल आउँछ भनेर कति कुरी मैले नै बोलाउनु पर्ने अनि मैले रिप्लाई लेखेँ हु इज दिस उत्तिखेर रिप्लाई आयो जुनु मैले पनि हतार नगरी उत्तर फर्काएँ ओहो के छ कता हराएको अचेल च्याटमा पनि आउँदिन जुनुसँग यसअघि कहिले भेट भएको थिएन उसँग भेट्ने लालसम्ममा अचम्मसँग टाँसिएको थियो धेरै पहिलेदेखि भाँडाको होइन नि सम्झिए पो हुन्छ भेट्ने भन्दा भन्दा तिमीले खबर गरेन उसले लाडे चाहिँ लेखे फेसबुक डिएक्टिभेट भएदेखि त बिर्स्यौ मलाई उप सरी मैले कति ढिलो नगरी प्रस्ताव गरेँ शनिबार दुई बजी हुन्छ ओके डन उसले पनि निमेषमै लेखी धोली खेल मैले ग्रेट सियु सँगै पानको पात पठाएँ मनमा पुलुक्क खुसीका गुबारा फुले ऐना हेरेँ अनुहारमा अचम्मको लाली छाएको थियो बाथरुमबाट निस्किँदा देखेँ साधना हातमा मोबाइल चलाएर बसेकी थिए अन्जना थिएनन् मलाई देख्ने बित्तिकै भने अनि कुन होटलमा जाने नि सोध्नै बिर्सिएछु तस्केर साधनाको आँखा हेरेँ मलाई एक्कासी नाङ्गो बिजुलीको तारले धेरै चाहिँ भयो ह के भनेको ऊ केही बोलिन मोबाइलको किप्याडमा के के थिचिरहे मैले वैशाखको घामले यसरी कहिले चरचरी पोलेको थिएन डगरिया चले नजर घर दिया मघर घर घर मेरो मोबाइल फेरि घ्यारेर गऱ्यो कुन होटल जाने भनेको सोध्नै बिर्सेछु मेसेज त्यही जुनुकै नम्बरबाट आएको थियो सरासर गएर साधनाको हातबाट मोबाइल थुतेर हेरेँ त्यहाँ मैले अघि जुनुलाई पठाएका र जुनुले मलाई पठाएका सबै मेसेज हुबहु थिए श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक अफियरगन्ज गन्ज हो कथाकार लेनिन बन्जाडेको यो कथा गत शनिबार नागरिक दैनिकमा प्रकाशित कथा हो कथा केही छोटो भएकोले हामीले पृष्ठ सङ्गीतहरूलाई केही लम्ब्याएर प्रस्तुत गऱ्यौँ तपाईँलाई यो प्रस्तुति कस्तो लाग्यो हामीलाई पत्राचार गर्नुहोला पत्राचारको लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambek post box number छ चार छ नौ काठमाडौँ नेपाल इमेल ठेगाना S H R U T I Shruti at U N N dot com dot हस् त अर्को मङ्गलबार अर्को कुनै गद्दी लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा बुढोमाझी र समुद्र उपन्यासको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत किमिरी विदा चाहन्छौ नमस्कार शुभरात्रि